fresh songs. This is new release. Here on simply the best station of our nation, Kantipur FM 96.1. हजुर रेडियो कान्तिपुर रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ नेपालैभरि अनि संसारैभरि ninety six point one one one point eight megahertz अनि रेडियो कान्तिपुर डट कममा न्यू रिलिजको साथमा आज फेरि एकपटक म भूपेन्द्र तपाईँहरूमा आज उपस्थित भएको छु लक्ष्मी प्रसाद पोखरेलको साथमा रेमनको फेरि अनुपस्थितिमा र नेपाली संगीतको बजारमा देखा परेका नयाँ पुराना कलाकारले बजारमा प्रकाशन गरेका नयाँ नयाँ गीत संगीतहरू हामी यो कार्यक्रममा रिलिज गर्ने गर्छौं यहाँलाई थाहा छ शुक्रबारको यो बिहान दस बजेको कान्तिपुर समाचारपछि एघार बजेसम्म हामी एकजना अतिथिसँग नयाँ गीत संगीतका बारेमा पनि कुराकानी गर्ने गर्छौं साताभरि रेडियो कान्तिपुरको लाइब्रेरीमा प्राप्त भएका विभिन्न गायक गायिकाका आवाजमा रहेका विभिन्न गीत संगीत मध्येबाट प्रसारण योग्य गीत संगीतलाई मात्रै हामीले कार्यक्रममा समावेश गराउने गर्छौं लागौं आजको पहिलो न्यू रिलिज सबैभन्दा पहिलो गीत तपाईँहरूमा प्रस्तुत गर्छु नवगायिका तुलसा शर्माको आवाजमा यी गायिका प्रवासबाट नेपाली सांगीतिक क्षेत्रमा केही योगदान दिने हेतुले लागि परेकी छन् मधुसूदन लामाको शब्द कहानी संगीत छ यो आल्बममा हाम्रै कहानी आल्बमको नाम राखिएको छ यो एल्बममा सहगायन थुप्देन भुटियाको पनि रहेको छ तर आज हामीले तुलसा शर्माको आवाजमा रहेको नम्बर वान ट्र्याक तपाईँहरूमा प्रस्तुत गर्छौ यो गीत नेपाली लोक आधुनिक शैलीमा छ गीतको बोलले भन्छ मेरो यो चोक चुल्ठो तुलसा शर्माको आवाज थियो मधुसूदन लामाको शब्द अनि संगीतमा हाम्रै कहानी एल्बमबाट अब लागौं आजको अर्को न्यू रिलिजतर्फ यति बेला नेपाली सांगीतिक क्षेत्रमा संगीतकी गुरूआमाबाट चिर परिचित व्यक्तित्व संगीता राणा प्रधानको आवाजमा रहेको एउटा नयाँ गीत माझ प्रस्तुत गर्छु यसमा गीतकार सिन्धु राणाका शब्द छन् सचिन सिंहको संगीत छ अलिकति क्लासिकल बेस त्यसमा आधुनिकपन यो गीतमा तपाईँले पाउन सक्नुहुन्छ संगीता राणा प्रधानको आवाजमा रहेको यो गीतको बोलले भन्छ आगोको झिल्का www.radiokantipur.com. Online radio, updated news, entertainment news, global connection, request a song, photo gallery, and a lot more. All you need is just a click away. www.radiokantipur.com, our official website. Do follow us on Facebook, Radio Kantipur, Radio Rashtrako. हिजो चाहिँ भात काँचो थियो आज पिरो न पिरो तरकारी के भो के भो लो भन्नुहोस् म चाहिँ के हरेक दिन ढाड भाँचिने गरी खालि लुगा मात्र धोइ बस्नु तपाईँले ल्याएको नयाँ लुगा धुने पाउडर कामै नलाग्ने छ ए हो बाहिर हेर्दा त झिल्की देखिन्थ्यो बाहिर झिल्के भित्र काम नलाग्ने वर्षौंदेखि व्हिल लेमन फ्रेसले लुगा धोएको बानी आफ्नो मलाई त व्हिल नै चाहिन्छ व्हिलले लुगा राम्ररी सफा पार्छ रङ जान दिँदैन अनि गुणस्तरको तुलनामा महँगो पनि छैन ओहो त्यसो भए अबदेखि व्हिल नै ल्याउने छु साधारण लुगा धुने पाउडर भन्दा व्हिल सात गुणा बढी बिक्री हुन्छ गुणलाई चिन्नुहोस् व्हिल वासिङ पाउडर नै रोज्नुहोस् व्हिल नेपालको नम्बर एक लुगा धुने पाउडर लक्ष्मीलाई हेर न किनमेल गर्दा दुई रुपियाँ पनि छोड्दिन साडी चाहिँ सधैँ नयाँ लक्ष्मीजीका छिमेकीलाई थाहै छैन उहाँ कति स्मार्ट हुनुहुन्छ उहाँले सधैँ व्हील ओकेले लुगा धुनुहुन्छ त्यसैले त झुकिन्छन् नयाँ लुगा भनेर व्हील ओकेले गुणस्तरमा कहिल्यै सम्झौता गर्दैन यसले कोमलतापूर्वक मैलो हटाए कपडालाई वर्षौंसम्म नयाँ जस्तै राख्छ पैसाको मूल्य बुझेकी छु मलाई थाहा छ व्हील ओके किन्नुमै छ बुद्धिमानी oh। विश्व कल्याणकारी देवादि देव भगवान श्री पशुपतिनाथको पूजा आराधनाको महान पर्व महाशिवरात्रिको अवसरमा रेडियो कान्तिपुर रेडियो राष्ट्रको प्रस्तुत गर्दछ महाशिवरात्रि लाइभ पवित्र पाशुपत क्षेत्र गौशाला काठमाडौँबाट यही फागुन सत्ताइस गते आइतबार बिहान पाँच बजेदेखि राति दस बजीसम्म महाशिवरात्रिका दिन सुन्न नबिर्सिनुहोला पशुपतिनाथको वर्णन सुन्नु नै पशुपतिनाथको दर्शन गर्नु पनि हो ब्रह्मा विष्णु महेश्वर स्वामी देवी एउटै हो रे भोले बाबा Slamming, slamming, and jamming. Slamming and jamming. Continuous jam. Choice. For more choice, stay tuned to Kantipur FM. छोटो व्यापारिक विश्रामपछि फेरि पनि यहाँलाई स्वागत छ न्यू रिलिजमा रेडियो कान्तिपुर रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ नेपालैभरि अनि संसारैभरि लक्ष्मी प्रसाद पोखरेलको साथमा आज रेमनको अनुपस्थितिमा फेरि एकपटक न्यू रिलिजमा तपाईँसँग म छु नेपाली संगीतको बजारमा देखा परेका नयाँ पुराना कलाकारका नयाँ नयाँ गीत संगीतहरू यो कार्यक्रममा हामीले रिलिज गर्ने गर्छौं पहिलो पटक रेडियो कान्तिपुर रेडियो राष्ट्रको लाइब्रेरीमा प्राप्त भएका त्यस्ता गीत संगीतमा भएका क्वालिटीका कुरा पनि गर्छौं रेकर्डिङ पक्ष संगीत पक्ष गायकी संगीत संयोजन मनोरञ्जनका यावत विषयहरू रहन्छन् न्यू रिलिजमा ती पक्ष प्राविधिक पक्षसँग पनि हामीले रहेर कुराकानी गर्ने गर्छौं यति बेला भने हामी एउटा महत्वपूर्ण समयमा आइपुगेका छौं आजको न्यू रिलिजमा हामीसँग अतिथिको रूपमा को व्यक्ति रहनु भएको छ त्यसको जानकारी केही बेरमा तपाईँलाई म गराउनेछु त्योभन्दा अघि यो महिना रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा हट प्रपर्टीको रूपमा रहनुभएका व्यक्तित्व संगीतकार एवं गीतकार पनि आलोक श्रीको शब्द अनि संगीतमा रहेको नयाँ गीत दिपा नारायण झाको आवाजमा यति बेला तपाईँहरूमा आज प्रस्तुत गर्छु तपाईँले धेरै नै मन पराइसक्नु भएको छ नेपाली लोक आधुनिक जीवनको शैलीलाई लिएर संगीतबद्ध गरिएको यो गीत यति बेला तपाईँलाई सुनाउँछु त्यसपछि आजका अतिथितिर लाग्नेछु गीतको बोलले भन्छ झिलमिल सितारा हजुर दिपा झाको आवाज सुन्नुभयो दिपा झाको एकल एल्बम दिपा विथ लभ आउँदैछ आलोक श्रीको शब्द अनि संगीतमा त्यही एल्बमबाट यो महिनाका हट प्रपर्टी आलोक श्रीको शब्द अनि संगीत रहेको यो गीत तपाईँलाई सुनाएका थियौं मैले जानकारी गराइसकेको छु यहाँलाई यो गीत सुनाउनुभन्दा अघि आजका एक विशेष अतिथिसँग तपाईँलाई कुराकानी गराउँछु तपाईँसँग चिन्जान गराउँछु भनेको छु मैले हजुर आज हामीसँग संगीतकार एवं गीतकार आलोक श्री हुनुहुन्छ दुई हजार उन्तिस सालमा गोर्खामा जन्मिनु भएको हो शिक्षा क्षेत्रसँग पनि आबद्ध हुनुहुन्छ त्यस्तै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पनि हुनुहुन्छ गुन्जन इन्टरटेनमेन्ट र सुरताल म्युजिकका प्रोपाइटर पनि हुनुहुन्छ दुई हजार छयालिस सालमा तिमी जति टाढा भए पनि तिम्रो याद आउँछ बोलको गीत पूर्ण परियारको आवाजमा रेकर्ड गराएर नेपाली सांगीतिक क्षेत्रमा उहाँ प्रवेश गर्नुभएको हो एक हजार भन्दा बढ़ी गीतमा संगीत दिनुभएको छ त्यस्तै संयौं गीत लेखि पनि सक्नु भएको छ चलचित्रमा पनि एक दर्जन भन्दा बढ़ी पार्श्व संगीत दिनुभएको छ पहिलो एल्बम छाया थियो त्यो एल्बम निकै लोकप्रिय रह्यो कलेक्सन एल्बम थियो धेरै गायक गायिकाले त्यो एल्बममा आवाज भर्नुभएको थियो त्यस्तै विश्व प्रसिद्ध गायक गायिकाका एल्बममा संगीत भर्ने सौभाग्यशाली नेपाली संगीतकार पनि उहाँ हुनुहुन्छ जगजीत सिंह उदित नारायण झा रामकृष्ण ढकाल शर्मिला बरदेवा प्रहलाद तिमिल सिन्हा मल्लिका कार्की एम बराल रूपक डोटेल लगायतका चर्चित गायक गायिकाका आवाजमा रेकर्ड भएका आल्बममा एकल संगीतकारको भूमिका पनि उहाँले निर्वाह गर्नुभएको छ केही नयाँ आल्बम रिलिज गर्दै हुनुहुन्छ जस्तो दिपा झाको दिपा विथ लभ मल्लिका कार्कीको मल्लिकाको मौसम उपहार तीन र रूपक डुटेलको उमङ्ग उनै संगीतकार आलोक श्री आजको न्यू रिलिजमा हामीसँग हुनुहुन्छ सबैभन्दा पहिले म न्यू रिलिजमा आलोक श्रीजीलाई स्वागत गर्छु यहाँलाई स्वागत छ भूपेनजी धेरै धन्यवाद यसरी रेडियो कान्तिपुर रेडियो राष्ट्रको मार्फत मलाई न्यू रिलिजमा यहाँले सम्पूर्ण माझ ल्याउने जुन जमर्को गर्नुभयो त्यसको लागि धेरै धन्यवाद र प्राविधिक मित्र लक्ष्मीजीलाई पनि मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु सिधै गीततिरै लागे म झिलमिल सितारा हजुर नयाँ एल्बम आउँदैछ दिपा नारायण झासँग हजुर आलोक श्रीको एउटा सम्मोहन हो या के देखिन्छ नेपाली साङ्गीतिक क्षेत्रमा चर्चामा रहेका चर्चित व्यक्तित्व चर्चित गायक गायिकाको आवाजमा आफ्ना गीत रेकर्ड गराएर बजारमा ल्याउने यसलाई कुन रूपमा लिन सकिन्छ त्यसलाई त्यही रूपमा लिउँ होइन भन्दाखेरि चलेका चर्चित गायक गायिकाहरूको आवाजमा एउटा एल्बम स्वराङ्कन गराएर एल्बम बजारमा ल्याउनु भनेको चान्चुने कुरा पनि होइन र अर्को कुरा दिपा विथ लभ अहिले जसरी वैशाखबाट पहिलो यो दुई हजार सत्तरीको मेरो दुई हजार साठीमा मैले उपहार एल्बम ल्याएको थिएँ अनि त्यस त्यसरी नै अब दस वर्षको अन्तराल पछाडि फेरि दिपा र उदित र आदित्यसँग फेरि मिलेर एउटा जुन दिपा विथ लभ आउँदैछ र यसलाई चाहिँ जस्तो दिपा झाले दुई हजार पच्चिस सय गीतहरू गाइसक्नु भयो तर नेपाली एउटा पनि उहाँको एल्बम छैन आजको दिनसम्म भने त्यो सौभाग्य प्राप्त भयो र अर्को कुरा दिपा झा आफैले नै यो एल्बमको सम्पूर्ण खर्च बेहोरेर यसको रेकर्डिङ गर्नुभएको र त्यसको सङ्गीतकारमा मलाई अनुबन्धित गर्नुभएको त्यो कारणले नै यो आफैमा म भाग्यमानी छु र अर्को कुरा यो एल्बम जसरी यहाँले अघि कुरा कोट्याउनुभयो चर्चामा रहेका चर्चित कलाकारहरू माझ यसरी एल्बम ल्याउने तर त्यो त्यो भाग्य अथवा सौभाग्य भनौँ मलाई जुरेको हो आफै गीत लेख्नुहुन्छ धेरै अग्रज गीतकारका गीतमा सङ्गीत पनि भरिसक्नु भएको छ अनुजहरूका आफ्ना समकालिकका गीतमा पनि सङ्गीत भरिसक्नु भएको छ गीत लेख्नु आफ्नै गीतमा संगीत भर्नु र अरूका गीतमा सङ्गीत भर्नुमा के फरक पाउनुहुन्छ आफ्नो गीतमा संगीत भर्नुमा जुन प्रकारको एउटा सजिलोपन हुन्छ आफै मनमा भएका भावहरू पोखायो आफै त्यसमा धुनबद्ध गर्यो काम गर्यो गर्दाखेरि त्यसमा मलाई जहाँसम्म लाग्छ क्लिष्ट हुन्छ नि एउटा एउटा क्वालिटीको चिजहरू नआउन पनि सक्ला तर अरूको शब्दमा सङ्गीत भर्दाखेरिको मजा बेग्लै छ किन भन्दाखेरि म व्यक्तिगत रूपमा म सङ्गीतकार हो र कहिलेकाहीँ देखेका भोगेका कुराहरूलाई यसो कोरेर त्यसमा सङ्गीत गर्नु छुट्टै कुरा हो तर अरूको जो सिद्ध हस्त गीतकार जो सोनाम धन्य गीतकारहरूको गीतमा सङ्गीत भर्नुमा जस्तो आनन्द प्राप्त आफूले लेखेको गीतमा हुँदै हुँदैन त्यो मलाई अनुभव छ अर्काको गीतमा सङ्गीत भर्दा एक खालको मजा आउँछ मजा आउँछ किन भन्दाखेरि त्यसमा त मैले अरूलाई न्याय गरेँ गरिनँ भनेर अरूले तारिफ गर्ने कुरा हो नि होइन अरूले भन्ने कुरा हो नि त्यो कारणले गर्दाखेरि मलाई चाहिँ आफू गीतकार भनेर भन्नु पनि म रुचाउँदिनँ म शुद्ध एउटा सङ्गीतकार हो सङ्गीतकारकै रूपमा परिचित हुन चाहन्छु तर कहिलेकाहीँ मनको भावहरू बहहरू कहिलेकाहीँ आयो भने त्यसलाई उ गर्दा गर्दै गीत बन्दो रहेछ दुई हजार छ्यालिस सालमा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना हुँदै थियो त्यो समयमा तपाईँ नेपाली साङ्गीतिक क्षेत्रमा प्रवेश गरेको व्यक्ति अहिले देशको राजनीतिक अवस्था हेर्ने हो भने उस्तै नै छ लगभग प्रजातन्त्रको स्थापना भएपछिको अवस्था लोकतान्त्रिक अवस्था गणतान्त्रिक अवस्था भने पनि हामी त्यही एउटा बिथोलिएको जस्तो राजनीतिक अवस्थामा छौँ सङ्गीतले भने धेरै फड्को मारिसकेको छ प्राविधिक हिसाबले स्तरीय गायक गायिकाको हिसाबले अथवा विश्व समकक्षमा नेपाली संगीतलाई पुर्याउन सकिन्छ भन्ने हिसाबले धेरै फड्को मारिसकेको छ यो तपाईँको चौबिस वर्षको नेपाली साङ्गीतिक क्षेत्रको लगावलाई लिएर हेर्दा छ्यालिस सालदेखि दुई हजार अब सत्तरी सालसम्म आइपुग्दाको यो तपाईँको विगतलाई एक दुई वाक्यमा कसरी मूल्याङ्कन गर्नुहुन्छ आफै हुन त समय काल परिस्थिति सबै कुराहरू परिवर्तन भयो हामी we can't go back to अब जस्तो दुई हजार सालमा हामी जानै सक्दैनौँ होइन तर त्यो फड्को मारेर हेर्दाखेरि मेरो उमेरले पनि एउटा डाँडो काटिसक्यो होइन सत्र अठार वर्षको केटाले सङ्गीत गरेको थियो आज चालिस वर्ष नागिसक्यो र धेरै कालखण्डहरू पनि देख्न पाइयो र आफूले पनि धेरै प्रारम्भिक चरणमा जब रामकृष्ण ढकालजी भर्खर मैले भेट्दाखेरि त्यस्तै सत्र अठार वर्षकै हुनुहुन्थ्यो होइन उहाँको पनि भर्खर सङ्गीतमा आगमन भइरहेको थियो र चर्चा परिचर्चा बटुल्दै हुनुहुन्थ्यो म पनि त्यसकै सहारामा दौडिरहेको थिएँ अब त्यस पछाडि कसले मेरो गीत गाइदेला भनेर हिँडिरहेको थिएँ भने अब आज आएर चाहिँ भुपेन सर कसले मेरो गीत गाइदेला भन्नु परेको छैन होइन र यहाँले भने जस्तो एउटा धेरै कालखण्ड पार गरेर यहाँसम्म आइयो र नेपाली राजनीतिले पनि धेरै कालखण्ड पार गरेर हेर्नु सस्तै गयो होइन अब प्रजातन्त्रको हामीले जुन प्रादुर्भाव देखेका थियौँ अहिले आएर अब केही न केही दुई चार वर्षमा सेटल भयो भने फेरि स्वर्णिम युगको फेरि सुरुवात हुन्छ कि भन्ने मलाई लाग्छ आलोकश्रीका प्राय गीतमा नेपालको पश्चिमाञ्चल क्षेत्रको लोक जीवनमा पाइने लोक संगीतको छनक पाइन्छ बढी हजुर एकै खालको छनक धेरै गीतमा दोहोरिएको श्रोताले पनि कहिलेकाहीँ प्रतिक्रिया दिनुहुन्छ हजुर त्यो एकै खालको पन सधैँभरि किन आउँछ भेराइटिज होइन किन पाइन एकदम राम्रो प्रश्न गर्नुभयो जब मैले त्यो दुई हजार पचाउन्न पचपन्न सालमा हिरा काट्ने बिहान उठ्ने बित्तिकै अनि थोरै थोरै रिसहरू ल्याउँदाखेरि आलोक श्रीले लोक सङ्गीत गर्यो अनि मलाई काहीँ काहीँ रेकर्डिङ स्टुडियोमा देख्दाखेरि लोक लोके सङ्गीतकार पनि भनेर पनि भनियो होइन तर जुन बेलामा मैले त्यो प्रयोग गरेँ बम्बईमा रेकर्ड गर्ने त्यो बेलाको अर्केस्ट्राहरू जुन एउटा वाद्य संयन्त्रहरू चल्थ्यो हरेक उसमा तर त्यो एकदमै हाइली एउटा नेपाली लोक फ्युजनलाई त्यसरी ढालेर लोकगीत त त्यो हुँदै होइन होइन अहिले र आएर त्यसको प्रादुर्भाव जुन मैले नेपालमा गरेँ नि त्यो त्यो त्यसको त ट्र्याक टोटल्ली अहिले मेरो ट्र्याक नेपालको लोक सङ्गीतमा जुन एउटा धार थियो त्यो ट्र्याक धारमा अहिले नेपाली सङ्गीत चल्याएको छ र त्यो कारणले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ त्यो बेला मलाई जुन प्रकारले लोके लोके भनिएको थियो अहिले त्यो मैले सुरुवात गरेको ट्रेनमा अहिले नेपाली म्युजिक चलाएको छ त्यसमा चाहिँ गर्व अहिलेको यो सङ्गीतलाई हामी विकास भएको मान्न सक्छौ या सङ्गीतमा प्रगति भइरहेको छ उत्थान भइरहेको छ यस्तै खालको सङ्गीतले नेपाली गीत सङ्गीत विश्व समकक्षमा पुग्न सक्छ किन सक्छ भने मलाई जहाँसम्म लाग्छ हाम्रो मौलिकपन भनेको पश्चिमको लोक संस्कृति पूर्वको लोक संस्कृति इभन तराई मूलका हाम्रो मैथिली भोजपुरी हाम्रो हरेक भाषाहरू हामीसँग छन् ती हरेक चिजहरूलाई हामीले फोक हाम्रो फोक म्युजिक भन्ने बित्तिकै त वर्ल्ड पपुलर हुन्छ नि जुनसुकै देशको पनि एउटा फोक कल्चर हुन्छ फोक म्युजिक हुन्छ होइन त्यसको त्यो त्यो पनि हामीले हाम्रो हाम्रो परिचय भनेको यही हो यसलाई नै हामीले अब अघि मैले भने नि अब जुन थोरै थोरै रिस अनि धेरै धेरै माया भन्ने गीत मुम्बईमा रेकर्ड गरियो होइन त्यहाँ बजाउने सबै वाद्यवादकहरू त विदेशी थिए नि अनि इभन त्यहाँ भायोलिन रिँड्दाखेरिको होस् तबला बजाउँदाखेरि हो त्यहाँको मादलहरू बजाउँदाखेरिको होस् त्यहाँको त्यहाँको सारङ्गी पनि हामीले इन्डियन स्टाइलको सारङ्गी बजाए पनि नेपालीपनमा बजाउँ बाँसुरी नेपाली स्टाइलमा बज्यो होइन तर त्यो चिजले चाहिँ फड्को मार्छ भन्ने मलाई लाग्छ किन भन्दाखेरि जगजित सिंह आफैले पनि एकचोटि गीत गाउँदाखेरि त्यो मैले खुसी दिँदै थिएँ भन्ने गीत गाउँदाखेरि उहाँले भन्नु यता पहाडका टिपिकल कलर है भन्नुभयो त्यो हाम्रो एउटा गर्व हो त्यो कारणले गर्दाखेरि मैले हुन त कुन सदर भए पनि गजल शैलीमा पनि प्रस्तुत गरेको छु धेरै शैलीहरूको प्रयोग गरेको छु जो अब त त्यो बेलामा फोक कलरको प्रयोग गरेको थिएँ भने अहिले आएर त फोक कलरबाट धेरै पर पुगेर हामी नेपाली कलरबाट बाहिर त जानै सक्दैनौँ झेलमिल सितारा पनि फोक शैलीको गीत एकदमै टिपिकल फोक शैलीको गीत हो तर शैली लोक हुनसक्छ तर यो गीत टोटली आधुनिक गीत गीत संगीत जहिले पनि पुस्ता अनुसार बाँच्छ मलाई त्यो विश्वास लाग्छ र नेपाली साङ्गीतिक क्षेत्र अथवा विश्वको विश्व सङ्गीत परिवेशलाई हेर्ने हो भने पनि पुस्तामा बाँच्ने हो संगीत भनेको अहिलेको पुस्ता यो खालको नेपाली लोक संगीत अलिकति एडभान्स भएको अवस्था छ देशका धेरै गाउँहरू सहरमा परिवर्तन हुँदैछन् र अहिलेको नयाँ पुस्ता सहर केन्द्रित हुँदैछ र देशबाट विदेशतिर पुग्ने पुस्ता पनि छ पुस्तामा कतिको बाँच्ला तपाईँको यो गीत मेरो त हरेक पुस्ता होइन नेपाली जन रहन्जेल नेपाली कल्चर रहन्जेल मेरो सङ्गीत बाँच्छ किन भन्दाखेरि मैले मेरो सङ्गीतलाई जुन प्रकारले मैले प्रयोग गरेको छु यो हाम्रो कल्चरलाई छोएर प्रयोग गरेको छु त्यो कारणले गर्दाखेरि मैले प्रयोग गर्ने सङ्गीत एकदम भास्ट छ एकदम सहज छैन जुन तपाईँले उपमाया एल्बमको आधा जिन्दगी सुन्नुभयो भने त्यो आधा जिन्दगीको यो त्यो जुन एउटा क्लाइमेक्स छ इभन सानले गाउँदाखेरि पनि उहाँले भन्नुभयो यो प्रकारको गम्भीर प्रकृतिको सङ्गीत नेपालमा चल्छ भन्नुभयो तर कलर त हाम्रो फोक कलर होला तर त्यो प्रकारको गम्भीर संस् के अरे ऊ पनि नेपालमा चल्छ भन्नु तर त्यही गीत चल्यो होइन अब मैले बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् गीत बनाउँदाखेरि पनि त्यो त लोकगीत त होइन होइन अनि त्यस पछाडि आएर म सपनाको कुरा गर्छु पनि लोकगीत होइन होइन अनि अब कति कलरहरू एउटा एल्बम बनाउँदाखेरि विभिन्न कलरलाई रङ्गाउने काम चाहिँ गर्छु तर टो टोटल्ली त्यही कलर लिएर चाहिँ म जान्न तर मेरो मलाई जहाँसम्म लाग्छ मैले गरेको सङ्गीत त्यो आदिम कालसम्म बाँच्छ जस्तो लाग्छ एल्बम कहिले रिलिज गर्नुहुन्छ यो दुई सालको लागि वैशाखको लागि अब दिपा दिदीसँग कुरा भइरहेको छ होइन Uh-huh. अनि उहाँ चैतको दोस्रो हप्तामा नेपाल आउनुहुन्छ त्यस पछाडि यसको दुई तिनवटा गीतको भिजुअल गरेर अनि तत्कालै त्यो यसलाई बजारमा ल्याइहाल्छौँ नेपाली साङ्गीतिक क्षेत्र संक्रमण कालको अवस्थामा छ यसरी गीत संगीतहरू प्रकाशन हुनु एल्बम प्रकाशन हुनु भनेको पनि यो समयमा एउटा ऐतिहासिकता नै मान्नुपर्छ तपाईँको एल्बम दिपा विथ लभको हामी सफलताको कामना गर्छौँ यो गीतको पनि सफलताको कामना गर्छौँ रेडियो कान्तिपुरमा हट प्रपर्टीको रूपमा हुनुहुन्छ अन्त्यमा रेडियो सुन्ने हाम्रा श्रोतालाई के भन्नुहुन्छ विशेष त रेडियो राष्ट्रको रेडियो कान्तिपुरलाई म धन्यवाद दिन चाहन्छु यो फागुन महिनाभरि म हट प्रपर्टीको रूपमा रहन पाएँ र भुवेन सरलाई पनि धन्यवाद दिन चाहन्छु प्राविधिक मित्र लक्ष्मीजीलाई पनि धन्यवाद दिन चाहन्छु म के भन्छु भने मैले जहिले पनि संक्रमण काम लिएर आएको छु दुई हजार साठी सालमा मैले धेरै पैताला खियाएको छु धेरै डुलेको थिएँ कुनै हाउसले मेरो एल्बम लिन मानेन उपहार एल्बम र अर्को कुरा उदित नारायण झाको पनि एल्बम बिक्री हुन्छ र आधुनिक फिल्मको गाएको भनेर पनि भन्यो त्यो बेलामा उपहारले एउटा तहलका मचा जुन ब्रेक थ्रु गर्यो त्यो जुन ब्रेक थ्रु आजको दिनसम्म कुनैले रेकर्ड तोड्न सकेन भने मलाई जहाँसम्म लाग्छ दुई हजार सत्तरी सालको दिपा विथ लभले पनि एउटा फिमेल एल्बम एउटा भुइँचालो ल्याउनेछ जस्तो लागिरहेछ हस् धेरै धेरै धन्यवाद हस् थ्याङ्क यू श्रोता सङ्गीतकार एवं गीतकार आलोक श्रीसँग हामीले कुराकानी गर्यौं यो महिना हट प्रपर्टीको रूपमा पनि उहाँ रहनु भएको छ नेपाली जनजनका प्रिय संगीतकार पनि हुनुहुन्छ आलोक श्रीज्यू उहाँको एल्बमको सफलताको कामना यति बेला गर्दै अहिले हामी छोटो व्यापारिक विश्रामतिर लाग्छौं रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा न्यू रिलिज सुन्दै गर्नुहोला कति स्पिडमा चलाउनु भएको साठी नागिसक्यो सरी सरी के बाटोमा हेर्ने कि माइल मिटरमा हेर्ने scooter I wish for scooter जसमा ओभर स्पिड अलार्म पनि होस् Own a Mahindra Rodeo RZ and turn your wish into a reality. Mahindra Rodeo RZ comes with a modern and futuristic digital dashboard that also has the overspeed alarm that tells you how fast and far you're going. Mahindra Rodeo RZ, the top of my wish list. Idiot कुनै काम छैन काम त तिमीले गर्नुपर्छ के काम तिम्रो यो लट्टा परेको कपालबाट छुटकारा पाउने काम कसरी मैले कति ट्राई गरिसके तर केही फाइदा भएन भेरी सिम्पल सनसिल्क कन्डिसनर लगाऊ स्याम्पू गरिसकेपछि कपालमा लगाउनुहोस् सनसिल्क कन्डिसनर्स कपालको बिचदेखि टुप्पोसम्म मात्र फाइभ वासेसमा वान हन्ड्रेड पर्सेन्ट मुलायम कपाल लट्टा देख्यौ सनसिल्क कन्डिसनर्सको कमाल बाल बालिकाहरूसँगको कुराकानी नमस्ते मेरो नाम हो स्वस्तिका भण्डारी नमस्ते मेरो नाम परिधि भण्डारी हो म यो केजीमा पढ्छु अनि उनीहरूको प्रतिभा पिगी तिमी पनि सहभागी बन है कार्यक्रम पेप्सरिन गेम्स पिपल प्लेमा हरेक शनिबार बिहानको दस बजेको कान्ति पुजारी पछि एघार बजेसम्म म सहायता दिदीको साथमा के काग म बनेको नि अर्जुन एक मिनट सर्फ एक्सेल छँदैछ नि प्रस्तुत छ सर्फ एक्सेल स्टेन एक्सपर्ट फर्मुलाको साथ जसले इङ्क सु पलिस जस्तो दाग निकाल्छ मात्र एक मिनटमा सर्फ एक्सेल दाग निकाल्छ एक मिनट विश्व कल्याणकारी देवादिदेव देव भगवान श्री पशुपतिनाथको पूजा आराधनाको महान पर्व महाशिवरात्रिको अवसरमा रेडियो कान्तिपुर रेडियो राष्ट्रको प्रस्तुत गर्दछ महाशिवरात्रि लाइभ पवित्र पार्शुप क्षेत्र गौशाला काठमाडौँबाट यही फागुन सत्ताइस गते आइतबार बिहान पाँच बजेदेखि राति दस बजेसम्म महाशिवरात्रिका दिन सुन्न नबिर्सिनु होला पशुपतिनाथको वर्णन सुन्नु नै पशुपतिनाथको दर्शन गर्नु पनि हो ब्रह्मा विष्णु महेश्वर स्वामी देवी एउटै हो Radio Entertainment, playing more of your favorite songs non-stop, non-stop music. For more choice, stay tuned to Kantipur FM. दोस्रो व्यापारिक विश्रामपछि फेरि पनि यहाँलाई स्वागत छ न्यू रिलिजमा रेडियो कान्तिपुर रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ नेपालैभरि अनि संसारैभरि म भूपेन्द्र छु तपाईँसँग लक्ष्मी प्रसाद पोखरेलको साथमा साताभरि प्राप्त भएका नयाँ नयाँ गीत संगीतहरू माझ प्रस्तुत गरिरहेको छु यो ब्रेक अघि माझ मैले आलोक श्रीसँग गरिएको कुराकानी प्रस्तुत गरेको थिएँ यति बेला नयाँ संगीततर्फ लागौं सुबानी मोक्तानको आफ्नै शब्द अनि संगीतमा सुबानी मोक्तानकै आवाजमा एउटा नयाँ गीत प्राप्त भएको छ यो गीत रक पप शैलीमा संगीत गरिएको छ यसको संगीत संयोजन पनि त्यस्तै साथै छ एक दिन बोलको यो गीत सुवानी मुक्तानको आवाजमा न्यू रिलिजमा तपाईँहरूमा प्रस्तुत गर्छु यति बेला शैलीको गीत थियो सुवानी मोक्तानको आवाजमा आफ्नै शब्द अनि संगीतमा एक दिन गीतको बोलले भन्दै थियो अब लागौं आजको अर्को न्यू रिलिज तर्फ यति बेला प्रमोद खरेलको आवाज तपाईँहरूमा आज प्रस्तुत गर्छु केही समय अघि ट्याक्सी दुर्घटनामा परेका थिए गायक प्रमोद खरेल उनको स्वास्थ्य लाभको कामना पनि गर्छु राजकुमार बगरको संगीत छ यो गीतमा रामचन्द्र छेत्रीका शब्द छन् हार आल्बमको नाम दिइएको छ तिम्रो साथ गीतको बोलले भन्छन् तिम्रो साथमा हाँस्न पाए तिम्रो काखमा रुन पाए तिम्रो साथमा हाँस्न पाए तिम्रो काखमा रुन पाए जीवन साथी होना ना पा जीवन मेरो रात जस्तै हुन्छ होला हाँगाबाट छुटिएको पात जस्तै हुन्छ होला हाँगाबाट छुटिएको पात जस्तै हुन्छ होला तिम्रो मेरो मायाको फुल माला जस्तै गास्ना पाए हामी बाँच्न पाए सारा बाधा हाँस्दै झेल्थे तिम्रो पनि बाँच्न पाए सपना छैन तिमी बाहेका रुखु नै मैले देख्ने सपना छैन तिमी बाहेका रुखु नै मनको मालिक 96.1 Kantipur FM. Just shampooing may leave your hair rough and dry. The answer to every woman's hair prayer, Dove Conditioners. Its one quarter moisturizing milk with fiber actives nourishes your hair for softer hair after every wash. Dove Conditioners. Dove Intense Repair Conditioner. Now also available in sachet. Wow एउटा सी पढ्यो तिम्रो हेर त मेरो दुई गुना तपाईँले उही नम्बरबाट स्टार्ट गरेको तर तिमी अगाडि कसरी चिटिङ गरे हौ चिटिङ तिमीले गरे होलौ दुई गुणा रिजल्ट चाहिएको छ भने फेयर एन्ड लभली दिनहुँ लगाउनु पर्छ तिमी जस्तो होइन कहिले काहीँ फेयर एन्ड लभली दिनहुँ लगाउनाले पाउनुहुनेछ दुई गुणा बढी गोरोपन वाउ अनबिलिभेबल किन दिनहुँ लगाउँछु नो चिटिङ रिजल्ट दुई गुणा फेयर एन्ड लभली दिनहुँ लगाउनुहोस् दुई गुणा गोरोपन पाउनुहोस् What? Christmas. अब रेड बुल क्यास फुलको फुल अफरिङमा नगद पुरस्कार अझ धेरैलाई एक लाख बिस हजार दस हजार र पाँच हजार र थप नगद रु हजार पनि द एन्ड भात काँचो थियो आज पिरो न पिरो तरकारी के भयो के भयो लो भन्नुहोस् म चाहिँ के हरेक दिन ढाड भाँचिने गरी खालि लुगा मात्र धोइ बस्नु तपाईँले ल्याएको नयाँ लुगा धुने पाउडर कामै नलाग्ने छ ए हो बाहिर हेर्दा त झिल्की देखिन्थ्यो बाहिर झिल्के भित्र काम नलाग्ने वर्षौँदेखि विल लेमन फ्रेसले लुगा धोएको बानी आफ्नो मलाई त विल नै चाहिन्छ व्हिलले लुगा राम्ररी सफा पार्छ रङ जान दिँदैन अनि गुणस्तरको तुलनामा महँगो पनि छैन ओहो त्यसो भए अबदेखि व्हिल नै ल्याउने छु साधारण लुगा धुने पाउडर भन्दा व्हिल सात गुणा बढी बिक्री हुन्छ गुणलाई चिन्नुहोस् व्हिल वासिङ पाउडर नै रोज्नुहोस् व्हिल नेपालको नम्बर एक लुगा धुने powder Number 1 on your dial, the station with a smile. 96.1 Kangipur FM. अन्तिम व्यापारिक विश्राम सँगसँगै फेरि पनि यहाँलाई स्वागत छ रेडियो कान्तिपुर रेडियो राष्ट्रको सुन्दै हुनुहुन्छ नेपालै भरि अनि संसारैभरि म भूपेन्द्र छु तपाईँसँग लक्ष्मी प्रसाद पोखरेल सँगै र न्यू रिलिजमा नयाँ नयाँ गीत संगीतहरू तपाईँहरू माझ प्रस्तुत गरिरहेको छु मलाई लाग्छ आजको न्यू रिलिजमा प्रस्तुत भएका गीत संगीत निकै नै सबल छन् निकै नै कर्णप्रिय छन् फेरि पनि हामीले अर्को गीत प्रस्तुत गर्नुपर्ने बेला भएको छ मिङ्स लामाको आवाज तपाईँलाई सुनाउँछु शंकर अधिकारी घायलका यसमा शब्द छन् शंकर पौडेलको यसमा संगीत रहेको छ इट ह्याप्पिनेस मिङ्स लामाको एल्बमको नाम हो सेलो शैलीको गीत छ यो गीतको बोलले भन्छ च्याङबा च्याङबा मिङ्स लामाको आवाजमा रहेको यो गीत प्रस्तुत गर्दै गर्दा आजको न्यू रिलिजको हामी अन्त्यतिर छौं सहकर्मी लक्ष्मी प्रसाद पोखरेललाई धेरै धेरै धन्यवाद दिन्छु र रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा यी गीत संगीत ल्याइदिने सम्पूर्ण स्रष्टाप्रति आभार व्यक्त गर्छु न्यू रिलिजमा अर्को हप्ता फेरि हामी नयाँ नयाँ गीत संगीत लिएर तपाईँहरूमाझ पक्कै पनि आउनेछौ छुट्टिने बेलामा अर्की नवगायिकाको आवाज तपाईँहरूमाझ प्रस्तुत गर्छु यी गायिका हुन् निशा गुरूङ धनवीर थापाका शब्द अनि रोशन राज गुरूङको संगीतमा हरफल शीर्षकको एल्बमबाट भनेको थिएँ बोलको गीत आज प्रस्तुत गर्छु पप रक शैलीको संगीत अनि संगीत संयोजनमा अलिकति डान्सिङ नम्बर यो गीतमा छ एक गीत छाड्छु र छुट्टिन्छु नमस्ते शुभप्रभा